धेरै हिँडे जीवनको यात्रामा एक्लै एक्लै पुगिसके कता कता बाटो लामो छ एक्लै म हिँड्न सकुला र खोजी हिँड्छु म जीवन साथी यो यात्रामा खुसी हुन्छु सम्झिँदै गए तिम्रो माया तर आफैलाई सम्झाउनै सकिन luz nessa que não खुसी तिमी आयो झन् विपत्ति आफ्नै संसार आफ्नै विचार कता कता हो छुटिए आफूलाई मेरै विचारमा खुसी हुन देऊ मलाई म एक्लै एक्लै खुसी थिएँ एक नई खुशी थी